क्यान्सर पीडित क्रिकेटर यामालाई साठी हजार आर्थिक सहयोग हस्तान्तरण बैतडीका स्थानीय तह समयमै गर्दैनन् सार्वजनिक सुनवाई डोटीमा वर्षेनी मानसिक रोगीको संख्या बढे पनि उपचार पाउँदैनन् चलचित्र साङ्लोलाई गाउँपालिकाले दस लाख विनियोजन गरेपछि स्थानीयहरू आक्रोशित रेशम चौधरीलाई लगाएको नेल फुकाउन प्रधानमन्त्रीको निर्देशन आज शनिबार प्रस्तुत गर्नेछौ साता सन्दर्भ दुगो विकास र समृद्धिका लागि सोचमा परिवर्तन आवश्यक रहेको मुख्यमन्त्री भट्टको भनाइ बाजुरामा निजी छोडेर सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण र ब्राउन सुगर सहित पक्राउ परेका धनगढीका एक युवकको उपचारका क्रममा मृत्यु दार्चुला क्रिकेटर सङ्घका अध्यक्षमा भट्ट चयन प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio Unity dot com dot np र युनिटी खबर डट कमबाट प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ म भूपेन्द्र विष्ट अनि म शेर भण्डारी सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु क्यान्सर पीडित डडेलधुराको आलिताल गाउँपालिका छका क्रिकेट खेलाडी छब्बिस वर्षीय केशव सिंहको उपचारका लागि सङ्कलन गरिएको रकम हस्तान्तरण गरिएको छ उनको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या आएकाले सहयोग स्वरूप नेपाल बजार बिक्री प्रतिनिधि सङ्घ इकाइ कमिटी डडेलधुराले सङ्कलन गरेको रकम सिंहकी आमालाई हस्तान्तरण गरेको हो आज एक कार्यक्रमको आयोजना गरी इकाइ कमिटीले डडेलधुरा सदरमुकाममा गत आइतबारबाट सङ्कलन गरेको साठी हजार पाँच सय पैँसठी रुपियाँ केशवकी आमा मिरादेवी सिंहलाई हस्तान्तरण गरेको हो आमालाई नेपाल बजार बिक्री प्रतिनिधि सङ्घका केन्द्रीय सदस्य रमेश प्रसाद भट्ट र डडेलधुरा अध्यक्ष प्रेम बहादुर कार्कीले संयुक्त रूपमा सङ्कलन गरिएको रकम बुझाएका हुन् रकम हस्तान्तरण गर्दै केन्द्रीय सदस्य भट्टले केन्द्रीय स्तरबाट समेत सहयोग गर्ने पहल चाल्ने बताएका छन् रकम बुझ्दै आमा मिरादेवीले सहयोगी हातहरूप्रति आभार व्यक्त गरेकी छन् कलेजो र फोक्सोको क्यान्सरबाट पीडित सिंहको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या आएको छ उनी अहिले भारतको राजधानी दिल्ली स्थित राजीव गान्धी अस्पतालमा उपचार गराइरहेका छन् अपरेसन खर्च बापत करिब पन्ध्र हजार रुपियाँ लाग्ने भएपछि पन्ध्र लाख रुपियाँ लाग्ने भएपछि उनले सम्पूर्णलाई सहयोगको अपिल गरेका छन् उनी डडेलधुराबाट विभिन्न समयमा क्षेत्रीय क्रिकेट प्रतियोगिता खेलिसकेका क्रिकेटर हुन् उनी युवा समाजसेवी पनि हुन् सहयोग गर्न चाहने व्यक्ति वा संस्थाहरूले केशव सिंहको ग्लोबल आइएमई बैङ्क डडेलधुरा शाखामा रहेको खाता नम्बर एक नौ शून्य सात शून्य एक शून्य शून्य शून्य दुई पाँच छ सातमा सहयोग रकम जम्मा गर्न सकिनेछ स्थानीय सरकार गठन भएको दुई वर्ष हुने लाग्दा पनि जिल्लाका सबै स्थानीय तहले समयमै सार्वजनिक सुनवाई समेत गर्न सकेका छैनन् हरेक तिन तिन महिनामा सार्वजनिक सुनवाई मार्फत आफूले गरेका कामबारे जनतालाई जानकारी दिनुपर्ने भए पनि दुई वर्षमा बैतडीका स्थानीय तहहरूले एक दुई पटक मात्र सुनवाई गरेको पाइएको छ सिकास सुनदाया र शिवनाथ गाउँपालिका तथा पुर्जोडी नगरपालिकाले एक पटक मात्र सार्वजनिक सुनवाई गरेको छ सुनदाया गाउँपालिकाले फेरि तयारीमा रहेको भन्दै वडामा सार्वजनिक सुनवाई भइरहेको जनाएको छ यस्तै डिलासिनी गाउँपालिकाले दुई पटक विभाग सार्वजनिक सुनवाई गरेको अध्यक्ष उपेन्द्र बोहराले बताउनु भएको छ पञ्चेश्वर र धोगेडा केदार गाउँपालिकाले पनि दुई पटक मात्र सार्वजनिक सुनवाई गरेका छन् चन्द नगरपालिकाले तीन पटक सार्वजनिक सुनवाई गरेको सूचना अधिकारी विनोद चन्दले बताउनु भएको छ यस्तै पाटन र मेलौली नगरपालिकाले पनि तीन तीन पटक सार्वजनिक सुनवाई सम्पन्न गरेका छन् शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउतले कर्मचारी नहुँदा सुनवाई गर्न नसकेको बताउनु भएको छ यस्तै सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले सबैभन्दा विकट पालिका भएकाले समस्या भएको बताएका छन् उनले भने गाडीबाट झरेर पाँच छ घण्टा हिँड्नुपर्छ कसरी सामान ल्याउने मान्छे जम्मा गर्ने समस्या छ नगर्नु रहर होइन चार कर्मचारीको भौरमा पालिका रहेको भन्दै उनले अरू काम गर्ने कि सार्वजनिक सुनवाई भन्दै प्रति प्रश्न गरेका छन् दशासन्द नगरपालिकाकै पार्वती भट्टले सार्वजनिक सुनवाई नगर्ने परिपाटी बढेको भन्दै दुखेसो पोख्नु भएको छ डुटीमा वर्षिनी मानसिक रोगीको संख्या बढ्दै गएको छ जिल्लाका मुख्य बजार सडकमा सिकिस्त अवस्थामा पुगेका नयाँ बिरामी देखा पर्ने गरेका छन् उपचारपछि सामान्य जीवनमा फर्किन सक्ने उनीहरूको विषयमा परिवार आफन्तदेखि सरोकारवालाले भने उचित उपचार र स्याहार गर्न सकेका छैनन् जिल्लामै उपचारपछि गम्भीर प्रकृतिको मानसिक रोगी पनि सामान्य अवस्थामा फर्किएका उदाहरण छन् तर संयौँ मानसिक रोगी अझै रोगको पहिचान गर्न नसकेर जटिल अवस्थामा गुर्जन बाध्य छन् जिल्ला स्वास्थ्य कार्यालयले तीन वर्ष यताको मानसिक रोगीको विवरण सार्वजनिक गर्दै जिल्लामा अवस्था भयावह रहेको बताएको छ जिल्ला अस्पताल डोटीबाट प्राप्त तथ्याङ्क अनुसार आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरमा बयानब्बे बहत्तर त्रिहत्तरमा एक सय चार र चौहत्तर पचहत्तरको फागुन मसान्तसम्म चौरानब्बे मानसिक रोगी पत्ता लागेको मेडिकल सुपरिन्टेन्डेन्ट भूषण मिश्रले बताएका छन् उनका अनुसार देखिएका मानसिक रोगीमध्ये महिलाको सङ्ख्या उल्लेख्य छ मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत शिर नेपालले दुई वर्षअघि मुडे गाउँ साना गाउँ र मुड भाडामा सङ्कलन गरेको तथ्याङ्कमा साबिकका गाविसहरूमा मात्रै दुई सय चार मानसिक रोगी फेला परेका थिए डेढ वर्षको अवधिमा सिकिस्त बाह्र बिरामीलाई उपचारका लागि बाहिर रिफर गरेका छौँ सिड नेपालका अध्यक्ष शेरबहादुर मल्लले भने त्यसमध्ये दसजना सन्चो भएर घरमा सामान्य जीवन बाँचिरहेका छन् मल्लले मानसिक बिरामीको उपचार सम्भव भए पनि पहाडी जिल्लामा यसबारे अझै जनचेतना फैलाउन नसक्दा सयौँ बिरामी प्रताडित भएको बताएका छन् जिल्ला स्वास्थ्य कार्यालय प्रमुख राम स्वार्थ यादवले सामान्य समस्या आउँदा पनि चिन्ता पोख्ने लगातार दुई सातासम्म निराश हुने एकहोरो हुने भावुक बनिरहने जस्ता समस्या रहेका पनि मानसिक रोगी हुने बताएका छन् डोटीको दिपायल सिलगढी नगरपालिका एककी कलापति नाम परिवर्तन सत्ताइस वर्षकी भइन् उनका दुई छोरा र एक छोरी छन् सन्तानको रहर पुगेकी कलावती अनपेक्षित गर्भ बसेपछि स्थानीय मेडिकलमा पुगेर गर्भपतनको औषधि खाइन् औषधि खाँदा पनि सन्चो नभएपछि उपचारका लागि उनी डडेलधुरा स्थित अस्पतालमा आएर जाँच गराउँदा पूर्ण रूपमा गर्भवतन नभइसकेको कारण त्यस्तो समस्या भएको डाक्टरले थाहा पाए उनले भनिन् मैले खाएको औषधिले गर्भ पूरा गएनछ त्यहाँ गएर तल्लो पेट सफा गरेपछि सन्चो भयो सुरक्षित गर्भपतनका विषयमा रेडियोमा पनि सुनेको र त्यही कुरा महिला स्वास्थ्य स्वयंसेविकाले पनि भनेपछि डडल्थ्रा गएको उनले बताउनु भएको छ उनले भनिन् आजकल त म मेरा छरछिमेकीका दिदी बहिनीलाई अस्थायी साधन प्रयोग गर्न र आवश्यक परे सूचीकृत स्वास्थ्य संस्थामा गएर मात्र गर्भवतन गराउन सल्लाह दिन्छु टोटी जिल्लाका सत्रवटा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रदान हुँदै आएको छ सुरक्षित गर्भपतन सेवाको प्रभावकारी बनाउन आइपास नेपालको सहयोगमा सामुदायिक विकास मञ्च सिडिएफ नेपालले सेवा परियोजना सञ्चालन गरिरहेको छ अभिनेता विराज भट्टले निर्माण गर्न लागेको चलचित्र साङ्लोलाई जुरायल गाउँपालिकाले दस लाख रुपियाँ विनियोजन गरेपछि स्थानीयहरू आक्रोशित बनेका छन् गाउँपालिकाको विकासका लागि आएको बजेटले गाउँको विकास गर्नुको सट्टा चलचित्रका लागि बजेट विनियोजन गरेको भन्दै स्थानीयहरू गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझासँग आक्रोशित बनेका छन् स्थानीय श्यामबहादुर मल्लले भने गाउँ गाउँमा सडक विद्युत लगायतका पूर्वाधारको विकास गर्नको साटो फिल्म बनाउनमा पैसा किन हाल्ने जनतालाई फिल्म होइन विकास चाहिन्छ गाउँपालिका अध्यक्ष दुर्गा दत्त ओझाले गएको जेठ सत्ताइस गते सम्पन्न पाँचौँ गाउँसभाबाट साङ्लो चलचित्रका लागि दस लाख रुपियाँ विनियोजन गरेको दावी गरेका छन् तत्कालीन नेकपा एमालेबाट निर्वाचित अर्थात् हालको नेकपा सम्बद्ध जनप्रतिनिधिको स्पष्ट बहुमत रहेको गाउँ कार्यपालिकामा रहेका नेपाली काङ्ग्रेसका जनप्रतिनिधिहरूले समेत रकम विनियोजन गर्ने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताइन् चलचित्रका लागि बजेट विनियोजन गरेको भन्दै आलोचना गर्नेहरूमा नेकपा नेकपाका कार्यकर्ता र नेपाली काङ्ग्रेस सम्बद्ध सबै रहेका छन् तर आलोचनाका विषयमा जुरायल गाउँपालिकाले हालसम्म कुनै आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझादेखि स्थानीय बासिन्दाहरूले पनि चलचित्रमा भूमिका निर्वाह गरेका छन् कतिपयले जुरायलमा साङ्लो चलचित्र छायाङ्कन हुनुलाई अवसरका रूपमा लिएका छन् भने कतिपयले बजेटको दुरुपयोग भनेको बताउँदै आएका छन् स्थानीयहरूले आक्रोशित हुँदै सामाजिक सञ्जालमा टिका टिप्पणी गर्न थालेपछि चलचित्र जुरायलमा छायाङ्कन गर्ने वा नगर्ने भन्ने विषयमा निर्माताहरू दोधारमा परेका छन् साङ्लो चलचित्रका नायक विराज भट्टले भने यस बारेमा केही प्रतिक्रिया नदिने बताएका छन् नायक विराज भट्ट डडेलधुरा जिल्लाका स्थायी बासिन्दा हुन् प्रधानमन्त्री केपी शर्मा ओलीले दिल्ली बजार कारागारमा जेल सजाय भोगिरहेका राजपाका निलम्बित सांसद रेशम चौधरीलाई अस्पतालमा भर्ना गर्दा लगाएको नेल तत्काल फुकाउन निर्देशन दिनुभएको छ प्रधानमन्त्री ओलीले मुख्य सचिव लोकदर्शन रेग्मी मार्फत सम्बन्धित निकायलाई नेल फुकाउन निर्देशन दिएका हुन् प्रधानमन्त्री ओलीले नेल लगाउन निर्देशन दिने सम्बन्धित व्यक्तिलाई समेत कारवाही गर्न रेग्मीलाई भनेका छन् ओलीले अस्पतालमा हुँदा नेल लगाउनु मानवीय नभएको र मानवाधिकार विरूद्ध भएको बताएका छन् ओलीको भनाइ उद्धित गर्दै स्रोतले भन्यो पहिला कुनै व्यक्ति खराब आचरण हुँदा नेल लगाउने चलन थियो तर अहिले त्यस्तो अवस्था छैन चौधरीलाई नेल फुकाएर उपचार गराउनु फोक्सो र ढाडमा समस्या देखिएपछि चौधरीलाई बिहिबार अस्पताल फर्ना गरी उपचार थालिएको थियो चौधरीको खुट्टामा पर्हले मोटो नेल लगाएको थियो दुई सातादेखि बिरामी चौधरीलाई जेल प्रशासन र चिकित्सकको सल्लाहमा बिहिबार अस्पताल फर्ना गरेको हो फोक्सोमा समस्या उत्पन्न भएपछि चौधरीलाई सास फेर्न गाह्रो हुने गरेको छ ढाटको बोन म्यारोमा पनि समस्या देखा देखिँदा उनी हिटुल गर्न नसक्ने भएको पारिवारिक स्रोतको भनाइरहेको छ चौधरीलाई अस्पतालमा परिवारका सदस्य र जेल प्रशासनबाट खटेका हतियारधारी प्रहरीले कुरिरहेका छन् उनलाई कम्तीमा दस दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताएको पारिवारिक स्रोतले बताएको छ संविधान सभाबाट संविधान जारी हुनुअघि दुई हजार बहत्तर भदौ सात गते कैलालीको टिकापुरमा भएको प्रदर्शनका क्रममा एसएसपी र नाबालक सहित नौजनाको हत्या भएको घटनामा चौधरी संलग्न रहेको निष्कर्ष सहित जिल्ला अदालत कैलालीले उनलाई जन्मकैदको फैसला सुनाएको छ टिकापुर घटनापछि भारतमा लुक्दै आएका चौधरी दुई हजार चौहत्तर मङ्सिरमा भएको प्रतिनिधि सभा चुनावमा कैलाली एकबाट संसद निर्वाचित भएका थिए सरकारले राजपाको दबावमा हिरासतमा रहेका चौधरीलाई गत पुष एघारमा शपथ ग्रहणको मौका दिएको थियो जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि भने उनी संसदबाट निलम्बित रहेका छन् अछाममा स्यालको आक्रमणबाट तीनजना घाइते भएका छन् जिल्लाको मेल्लेक गाउँपालिका वडा नम्बर तिन ठाँटीमा स्यालले आक्रमण गर्दा तीनजना घाइते भएका हुन् घट्ट पिस्न र भैँसीको दुध दुन गएका व्यक्तिहरूलाई स्यालले आक्रमण गरेको स्थानीयले जनाएका छन् घाइते हुनेमा सोही ओडाका टङ्ककामी प्रेम बुढा जोगिनी बुढा रहेको ओडा अध्यक्ष केशर बुढाले जानकारी दिएका छन् स्यालले आक्रमण गर्दा घाइतेको शरीर र खुट्टामा चोट लागेको छ घाइतेहरूलाई उपचारको लागि बयालगढा अस्पतालमा भर्ना गरिएको छ आज शनिबार अब प्रस्तुत छ साता सन्दर्भ साता सन्दर्भबाट ललित बोहराको नमस्कार साता सन्दर्भमा आज हामी सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख गुणराज अवस्थीसँग कुराकानी गर्दैछौँ उहाँलाई हाम्रो पहिलो प्रश्न छ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य अवस्थामा सुधार गर्नुको लागि यहाँले गरेको पहिलो प्रयास के हो मैले कुनै पनि त्यति धेरै प्रयास गरेको छैन स्वास्थ्य सुधार आफैबाट गर्नुपर्छ स्वास्थ्य कस्तो बनाउने भन्ने कुरो आफ्नै हातमा हुन्छ त्यो अनुसार आधारभूत स्वास्थ्य गाउँ गाउँमा पुगोस् भनेर हामीले स्वास्थ्य शिक्षाका विरत अभियानहरू चाहिँ हामी सम्पूर्ण सञ्चार माध्यमलाई समेटेर सम्पूर्ण झन्डै उन्तिस लाख जनतालाई समेटेर विभिन्न उमेर समूहका छन् त्यहाँ गर्भवती छ नयाँ जन्मेको बच्चा छ क्षयरोगी छ एचआइपी लागेको छ अनेक अनेक छन् सबैलाई समेटेर आधार स्वास्थ्य चाहिँ अहिले नेपालको संरचनामा सातवटा प्रदेश छ यो प्रदेश चाहिँ काम गरेर एक नम्बर आओस् भन्ने त्यति मात्र मैले प्रयास गर्दैछु त्यसो भए सुदूरपश्चिम प्रदेशमा आधारभूत स्वास्थ्यमा पनि पहुँच छैन जनताको अहिले अब साँच्चीका खोज्ने हो भने शत प्रतिशत पाउँछ भने केही व्यक्तिको पहुँच त अवश्य पनि हुन सक्ला तर मेरो प्रयास के हो भने शत प्रतिशत यो प्रदेशका मान्छे जुनसुकै उमेरसम्म जात जाति धर्म मान्ने भए पनि स्वास्थ्यको छाताभित्र चाहिँ सबै सदस्य बन्नु पर्यो यो मेरो सानो अनुरोध हो अब कहिलेसम्म यो आधारभूत स्वास्थ्य सबैले समान रूपले कसरी पाउँछन् के नीति बनाउनु भएको छ अब त यहाँ पनि समग्रमा चाहिँ नेपाल सरकारले लिएको नीति नै प्रदेशले पनि अवलम्बन गर्ने हो म एउटा स्वास्थ्यकर्मी भएको नाताले नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको एउटा सानो सिपाही हो म नेपाल सरकारले जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिबद्धता गरेको छ दुई हजार पन्ध्रसम्म म मेरो देशलाई यो गर्छु दुई हजार बिसमा यो गर्छु सन् दुई हजार तिसमा यो गर्छु भन्ने जुन प्रतिबद्धता नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा अगाडि बढाएको छ त्यो प्रतिबद्धता पुरा गर्न मेरो तहबाट मेरो व्यक्तिगत क्षमताले भ्याएसम्म म चौबिसै घन्टा चाहिँ तयार छु मेन समस्या सुदूरपश्चिम प्रदेशको स्वास्थ्यको के देख्नु भएको छ यहाँले सचेतना कम भएको छ जस्तो गर्नु त पर्छ त्यो सबैले कोही बिहा गर्ला कोही नगर्ला तर पन्ध्र सोह्र वर्षमा किन बिहा गर्ने नीति नियम कानुन मान्नु पनि त बिस वर्ष पछाडि बिहा गर्ने सबभन्दा ठुलो ठुलो समस्या त्यही नै छ बाल विवाह बाल विवाह मुक्त प्रदेश कहिले हुने हुन त सिङ्गै नेपाल राष्ट्रले चाहिँ सन् दुई हजार तिसमा नेपाललाई चाहिँ बाल विवाह मुक्त राष्ट्र घोषणा गर्ने अभियान छ तर सुदूरपश्चिम प्रदेश दुई भित्र किन हुने कि नहुने अहिले त सुदूरपश्चिम प्रदेश मात्रै भएन अठासीवटा स्थानीय त छ हरेक स्थानीय तहले चाहिँ आफ आफ्नो योजना बनाउनु पनि त म एक वर्षभित्र दुई वर्षभित्र बाल विवाह मुक्त बनाउँछु दौडमा चाहिँ अगाडि बढ्नु पर्यो मेरो प्रयास के छ भने सातवटा प्रदेशमा स्वास्थ्य निर्देशनाल छ स्वास्थ्य निर्देशकको रूपमा छन् तर दौडमा सबैलाई सहभागी गराएर अगाडि बढ्न चाहिँ म यहाँहरू सबैको सहयोगले चाहिँ एक नम्बर आओस् भन्ने मेरो प्रयास पर्छ जुन आधारभूत स्वास्थ्य सेवा नेपाल राज्यले लिएका प्रतिबद्धता भित्र पर्छ त्यो प्रतिबद्धता पुरा गर्न म एउटा व्यक्तिले जति सक्छु म ठिक्कसँग गर्ने चाहिँ प्रयास गर्छु स्थानीय तहसँग स्वास्थ्य निर्देशनालयले स्वास्थ्य सम्बन्धीका कार्यक्रमहरू चलाउँदाखेरि कस्तो किसिमको समन्वय गर्नु राख्नु भएको छ समन्वय नगरेको आरोप त लागिरहन्छ होइन समन्वय गरेन भन्ने आरोप त लागिरहन्छ तर नेपालको संविधानले अहिले जुन व्यवस्था गरेको छ त्यही संविधानभित्र बसेर स्वास्थ्य निर्देशक सूत्र पसेको नाताले म सङ्घीय सरकार अनि स्थानीय तहसित चाहिँ समन्वय गरेर अगाडि बढ्दैछु अब अन्तिममा अबको स्वास्थ्य स्वास्थ्य नीति यो भयो भने चाहिँ सबै स्वास्थ्य क्षेत्रमा पहुँच पुग्छ भन्ने के सोच्नु भएको छ नेपाली जनताले बहुत मेहनत गरेर जाने बनाएको जुन संविधान छ र त्यो संविधानभित्र जतिवटा स्वास्थ्यको कुराहरू लेखिएको छ हरेक नागरिकले चाहिँ त्यो पुगाउन सहयोग गर्यो भने अवश्य पनि चाहिँ स्वास्थ्य सेवा घर घरमा पुग्छ मौलिक हक अनुसार गयो भने चाहिँ स्वास्थ्य सेवा एकदमै प्रभावकारी हुन्छ भन्ने नेपालको संविधानले अहिलेको संविधानले जुन परिकल्पना गरेका छ तिन तहको व्यवस्था र हरेक निकायले आफ्नो न्यूनतम जिम्मेवारी वहन गरिदियो भने स्वास्थ्य सेवा त्यसमा अगाडि बढ्छ हुन्छ धेरै धेरै धन्यवाद धन्यवाद यहाँलाई तपाईँ युनिटी खबर सुनिरहनु भएको छ दिगो विकास र समृद्धिका लागि सोचमा परिवर्तन आवश्यक रहेको मुख्यमन्त्री भट्टको भनाई बाजुरामा निजी छाडेर सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण ब्राउन सुगरसहित पक्राउ परेका धनगढीका एक युवकको उपचारका क्रममा मृत्यु दार्चुला क्रिकेट सङ्घको अध्यक्षमा भट्ट चयन लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौँ रेडियो सुन्दै गर्नुहोला तपाईँले कहिले आफ्नो रक्तचाप जचाउनु भएको छ जचाएको छैन तपाईँको रक्तचाप त अलि बढी नै देखिन्छ तर आत्तिनु पर्दैन अब दैनिक खानपान र व्यवहार सुधार गर्नुहोस् दैनिक रूपमा नछुटाई औषधि खानुपर्छ अलि नुन कम खानुहोस् हरेक दिन कम्तीमा तिस मिनट पसिना आउने गरी हिँड्नुहोस् वा शरीर सक्रिय हुने किसिमका क्रियाकलाप गर्नुहोस् चिल्लो तथा तारेको खानेकुरा खानु हुँदैन सुर्ती तथा मदिराजन्य पदार्थको सेवन गर्नु हुँदैन र तनावमुक्त रहनुहोस् वयस्कहरूले स्वस्थ भए पनि हरेक वर्ष नियमित रूपमा रक्तचाप जचाउ सुदूरपश्चिम प्रदेश समाज विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर डोटीद्वारा जनहितका लागि जारी सन्देश तपाईँ अहिले बयानब्बे दशमलव दुई मेगा हर्जमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा radio Unity dot com dot np र युनिटी खबर डट कमबाट युनिटी खबर सुन्दै हुनुहुन्छ भर्खरै हामीले प्रस्तुत गरेका थियौँ क्यान्सर पीडित क्रिकेटर सिंहकी आमालाई साठी हजार आर्थिक सहयोग हस्तान्तरण बैतडीका स्थानीय तह समयमै गर्दैनन् सार्वजनिक सुनवाई टोटीमा वर्षेनी मानसिक रोगीको संख्या बढे पनि उपचार पाउँदैनन् चलचित्र साङ्लोलाई गाउँपालिकाले दस लाख विनियोजन गरेपछि स्थानीयहरू आक्रोशित रेशम चौधरीलाई लगाएको नेल फुकाउन प्रधानमन्त्रीको निर्देशन लगायतका समाचार अब बाँकी प्रसङ्ग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिगो विकास र समृद्धिका लागि सोचमा परिवर्तन आवश्यक रहेको बताएका छन् कैलालीको टिकापुर नगरपालिकाको पाँचौँ नगरसभा अधिवेशनमा विशेष सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले हिजोको सोच कार्यशैली र चिन्तनबाट अघि बढेको विकास सम्भव नरहेको बताएका हुन् नागरिकले परिवर्तन चाहेका छन् अब हामीमा नयाँ सोच फरक कार्यशैली काम गर्ने फरक तौर तरिका आवश्यक छ मुख्यमन्त्री भट्टले भने जनताको चाहना पुरा गर्न जटिलता छ समस्या पनि छन् यी कठिनाइसँग जुझ्न सोच परिवर्तन गर्न आवश्यक छ मुख्यमन्त्री भट्टले जनप्रतिनिधि प्रशासनिक कर्मचारीमा सबैभन्दा पहिले परिवर्तन आउन आवश्यक रहेको बताएका छन् उनले हिजोको व्यवस्था हिजोको कार्यशैलीमा काम गरेमा जनताका अपेक्षा पुरा गर्न कठिन रहेको बताएका छन् उनले योजना कार्य कार्यान्वयन परिपाटी समेत फितलो रहेको स्वीकार गर्दै कार्यान्वयन कार्य परिणाममुखी बनाउन सुशासन पारदर्शितामा जोड दिनुपर्ने बताएका छन् बाजुराको स्वामी कार्तिक खापार गाउँपालिका वडा नम्बर तिनका चौध वर्षीय भिजन परियार एक सामान्य परिवारमा जन्मेका विद्यार्थी हुन् उनलाई राम्रो विद्यालयमा पढाउने भन्दै घर परिवारले जिल्ला सदरमुका मार्तडीमा रहेको भटिमालेका बोर्डिङ स्कुलमा भर्ना गरिदिए उनले बोर्डिङमा नर्सरीदेखि कक्षा सातसम्म अध्ययन गरे उनी कक्षामा पनि राम्रै स्थान ल्याएर उत्तीर्ण हुने विद्यार्थी हुन् उनको घरको आर्थिक अवस्था कमजोर हुँदै गयो बोर्डिङमा कक्षा अनुसारको चोरको शुल्क बढ्दै गएपछि उनलाई बोर्डिङमा अध्ययन गर्न निकै समस्या भयो परिवारले आफूलाई बोर्डिङमा पढाउन नसक्ने भए गराएपछि सदरमुकाम मार्तडीकै सामुदायिक विद्यालय मालिका नमुना माध्यमिक विद्यालयमा भर्ना गरिदिएको भिजनको परिवारले बताएका छन् भिजन परिवार जस्तै हिमाली गाउँपालिका वडा नम्बर छका राजेश पाण्डे पनि निजी विद्यालय छोडेर यो वर्षबाट मालिका माभिमा भर्ना भएका छन् बोर्डिङमा पढाइभन्दा पनि विद्यार्थीहरूलाई हेप्ने चेप्ने डर धम्की देखाएर पढाउने गरेका कारण सरकारी विद्यालयमा भर्ना भएको पाण्डेको भनाइरहेको छ भिजन र पाण्डे जस्तै सदरमुकामका विद्यार्थी निजी विद्यालयहरूमा पढाइ छोडेर मालिका माध्यमिक विद्यालयमा झण्डै दुई सय बढी विद्यार्थीहरू भर्ना भएका छन् विद्यालयले अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ गर्न थालेपछि बालिका माध्यमिक विद्यालयमा विद्यार्थीको चाप बढेको छ विक्रमसम्म दुई हजार बाइस सालमा सदरमुका मार्तडीमा स्थापना भएको यस विद्यालयमा दक्ष र अनुभवी शिक्षकहरूले अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढाउन थालेपछि निजी विद्यालय छोडेर यो विद्यालयमा पढ्न आउने विद्यार्थीको चाप बढेको छ पछिल्लो समयमा सामुदायिक विद्यालयहरूमा शिक्षाको गुणस्तरमा सुधार आउन थालेपछि जिल्लाका अधिकांश निजी विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई अभिभावकहरूले सामुदायिक सामुदायिक विद्यालयमा भर्ना गराएका छन् शैक्षिक सत्र दुई हजार छहत्तरमा विभिन्न निजी विद्यालयहरूबाट यस वर्ष मात्रै मालिका माध्यमिक विद्यालयमा अध्ययन गर्न झण्डै दुई सय बढी विद्यार्थीहरू भर्ना भएको विद्यालयका प्रधानाध्यापक शुभराज उपाध्यायले बताएका छन् प्राचार्य पाध्यले भने विद्यालयमा विद्यार्थीको चाप बढ्दै गएपछि अझै विद्यालयलाई गुणस्तरीय बनाउँदै लैजाने र विद्यार्थीको संख्या अनुपातमा शिक्षकहरू र भौतिक संरचनाको व्यवस्थापन गर्ने बताउनु भएको छ बाजुराको बुढीगङ्गा नगरपालिकामा मेरो बुढीगङ्गा म बनाउँछु अभियानको औपचारिक अवधारणा पत्र सार्वजनिक गरिएको छ नगरपालिकालाई समृद्ध नगर बनाउन नगरका विकास र प्रत्यक्ष रूपमा जनतालाई लाभ हुने खालका योजना समितिको अवधारणा पत्र जनप्रतिनिधि कर्मचारी राजनीतिक दलहरूसँगको अन्तर्क्रियामा सार्वजनिक गरिएको अभियन्ता मेन प्रसाद जैशीले बताएका छन् अभियानको अवधारणा पत्रमा शिक्षा स्वास्थ्य तथा पोषण कृषि तथा पशुपालन भौतिक पूर्वाधार यातायात सिँचाइ तथा खानेपानी उल्लेख छन् यसैगरी उद्योग वन तथा वातावरण संस्कृति पर्यटन युवा सशक्तिकरण आर्थिक वित्तीय तथा सहकारी क्षेत्रलाई समेटिएका छन् नगरपालिका राजमार्ग सडकसँग जोडिएकाले यहाँका बासिन्दालाई कृषिमा आत्मनिर्भर बनाउन मौसमी तथा बेमौसमी तरकारी तथा फलफुल खेती सामूहिक खेतीको अवधारणा ल्याइएको छ धार्मिक संस्कृति तथा पर्यटकीय सम्भावना रहेको नगरपालिकाको बार्जुको दरबार कुडीकोट दरबारको स्तर उन्नति गर्दै आन्तरिक र बाह्य पर्यटक भित्याउने लक्ष्यसहित योजना बनाएको छ नगर क्षेत्रका बासिन्दालाई नगरपालिकाको सेवा सहज लिन नगर बस सञ्चालनको अवधारणा पनि बनाइएको छ दस बुधे घोषणा पत्र जारी गर्दै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको प्रथम साधारण सभा सम्पन्न भएको छ संघीय संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक तत्काल खारेज गर्न मागसहितका विभिन्न बुधा समितिको घोषणा पत्र जारी गर्दै साधारण सभा धनगढीमा सम्पन्न भएको हो यस्तै घोषणा पत्रमा संविधानको मर्म र भावना विपरीत प्रेस स्वतन्त्रता अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रकारका नीति तथा कानून नल्याउन समेत सरकारलाई आग्रह गरिएको छ साधारण सभामा सुदूरपश्चिमका अग्रज पत्रकारद्वय घनबहादुर शाह र कर्णदेव भट्टलाई सम्मान गरिएको छ पत्रकार द्वय शाह र भट्टलाई सुदूरपश्चिमका प्रदेश प्रमुख मल्लले सम्मानपत्र दोसल्ला तथा मालाले सम्मान गरेका हुन् साधारण सभाको एक समारोहका बीच सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्लले उद्घाटन गरेका थिए भने महासङ्घका सुदूरपश्चिम अध्यक्ष अर्जुन शाहको अध्यक्षतामा कार्यक्रम भएको थियो जेठ तेइस गति आएको हावाहुरी पीडितहरूलाई राहत वितरणका लागि सिटिजन बैङ्कले आर्थिक सहयोग गरेको छ सिटिजन बैङ्क प्रादेशिक कार्यालय धनगढीका प्रमुख धीरज जोशीले शुक्रबार धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टलाई हावाहुरी पीडितका लागि भन्दै एक लाख एघार हजार एक सय एघारको चेक हस्तान्तरण गरेका हुन् सिटिजन बैङ्क प्रादेशिक कार्यालय धनगढीका प्रमुख जोशीले मानवीयता र सामाजिक उत्तरदायित्वको क्षेत्रमा बैङ्कले सहयोग गर्दै आएको बताएका छन् प्रहरीले नौ ग्राम ब्राउन सुगर सहित एक साता अघि पक्राउ परेका धनगढीका एक युवकको राति उपचारका क्रममा मृत्यु भएको छ भारतबाट लागु औषध खरिद गरी दुगाएर ल्याउँदै गर्दा कैलालीको तिरनगर प्रहरी चेकपोस्टमा जाँचका क्रममा पक्राउ परेका धनगढी उपमहानगरपालिका दुईखा सैतिस वर्षीय सञ्जय नेपानीको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभएको छ नेपानीले ब्राउन सुगर मलद्वारभित्र प्लास्टिकमा लुकाएर राखेको पाएपछि अस्पतालमा चिकित्सकको सहयोगमा निकालिएको प्रहरी नायब निरीक्षक बस्नेतले बताएका छन् पक्राउ परेको दिनदेखि नै अस्पतालमा उपचार भएका मृतक लागु औषध सेवनकर्ता पनि भएको बताइएको छ साझा विवेकशील पार्टी कैलालीले हावाहुरीबाट क्षति भएको एघार घर निर्माण गरेको छ असहाय अपाङ्गता भएका व्यक्ति एकल महिला र आर्थिक अवस्था कमजोर भएका व्यक्तिको घर निर्माण गरेको सो पार्टीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ साझा विवेकशीलले धनगढी पुरानो भन्सारका जुबे शेख कन्ड्रिकी निर्मला ओझा कन्ड्रिकै गौरी लामा करण बोगटी माता देवी साउद हरि सार्कीको घर बनाएको जनाएको छ यसैगरी धनगढी उपमहानगरपालिका बाह्र जुगेडाकी लक्ष्मी दमाई कमला विक कनरीका जोगी राणा जोगेडाकी सीता शाही र अत्तरियाका पदम भण्डारीको घर बनाएको पत्रकार सम्मेलनमा जनाएको छ आफै घर बनाउन नसक्ने आर्थिक अवस्था कमजोर भएका व्यक्तिको घर हामीले बनाइदिएका हौँ साझा विवेकशील पार्टीका सुदूरपश्चिम प्रदेश संयोजक गोपाल हमालले भने हामीले जात र पार्टी हेरेनौ व्यक्तिको आर्थिक अवस्था बुझेर घर बनाइदिएका हौँ पार्टी सदस्यहरूबाट पैसा उठाएर एक लाख उन्तिस हजार पाँच सय पच्चिस रुपियाँ खर्च गरी एघार घर बनाएको हमालले बताएका छन् कञ्चनपुरका स्थानीय तहले सर्वसाधारणबाट विभिन्न वाहनमा कर असुलिरहेको पाइएको छ जिल्लाको भीमदत्ता र महाकाली नगरपालिका लगायतका स्थानीय तहले विभिन्न वाहनमा सर्वसाधारणबाट कर असुली असुलिरहेका हुन् स्थानीय तहहरूले आफ्नो क्षेत्रमा आवजात गर्ने साइकल मोटरसाइकल बस लगायतका सवारी साधनबाट पटके सवारी कर शीर्षकमा रकम असुली असुलिरहेका छन् कञ्चनपुरको महाकाली नगरपालिका स्थायी घर भई धनगढीमा व्यवसाय गर्दै आएका वीरेन्द्र भण्डारीले शुक्रबार महाकाली झोलङ्गे पुलमा मोटरसाइकलको पटके कर भन्दै बिस रुपियाँ असुलीको बताए बताएका छन् उनले छोलङ्गे पुलको पारिपट्टि बसेका व्यक्तिहरूले सडककर भन्दै आफूबाट रकम असुलेको बताएका छन् भण्डारले यातायात व्यवस्था कार्यालयमा वर्षेनी सवारी साधन कर तिर्दै आए पनि स्थानीय तहले विभिन्न वाहनामा दोहोरो कर असुलिरहेको आरोप लगाएका छन् महानगरका अर्का स्थानीय लक्ष्मण दत्त जोशीले छोलङ्गे पुल भएर आउजाउत गर्दा वारी भीमदत्त नगरपालिका र पारी महाकाली नगरपालिकाले सवारी कर भन्दै रकम असुल्ने गरेको बताउनु भएको छ दार्चुला क्रिकेट सङ्घको पाँचौँ जिल्ला अधिवेशन तथा विशेष साधारण सभा आज सम्पन्न भएको छ सदरमुकाम स्थित खलङ्गामा सम्पन्न साधारण सभाले देवेन्द्र भट्टको अध्यक्षतामा तेह्र सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो समितिको उपाध्यक्षमा भुवन जोशी सचिवमा दिनेश मल्ल र कोषाध्यक्षमा भूतराज जोशी चयन भएका छन् यस्तै सदस्यहरूमा सिंह लोथ्याल नितिश भट्ट कैलाश सिंह ठगुन्ना धन धनेन्द्र सिंह धामी विक्रम सिंह बडाल हर्कबहादुर ठगुन्ना जयन्ती भट्ट इन्द्रदेव पन्त र प्रकाश सिंह नबियाल रहेका छन् यस्तै केन्द्रीय प्रतिनिधिमा जयन्ती भट्ट चयन भएका छन् प्रदेश प्रतिनिधिमा दिनेश मल्ल खडक सिंह लोथ्याल देवेन्द्र भट्ट धर्मेन्द्र सिंह धामी सर्वसम्मत रूपमा चयन भएका छन् साधारण सभा दार्चुला क्रिकेट सङ्घको निवर्तमान अध्यक्ष देवेन्द्र भट्टको अध्यक्षतामा सम्पन्न भएको हो अब पालो जनआवाजको आजको जनआवाजमा हामीले स्वास्थ्य क्षेत्रमा सुधार गर्नका लागि स्थानीय सरकारले के गर्नुपर्ला भनेर यहाँका केही नागरिकलाई सोधेका छौँ प्रस्तुत छ सहकर्मी भरत कैनीले सङ्कलन गरेको उहाँहरूको आवाज जस्ताको त्यस्तै मेरो नाम जोशी हो स्थानीय सरकार वर्तमान अवस्थामा स्वास्थ्य क्षेत्रको लागि बाल बालिकाहरूलाई अथवा गाउँमा घरमा पोषणयुक्त खाना शुद्ध पानी विभिन्न किसिमका यो एउटा फोहोर व्यवस्थापनका कुराहरू ठाउँ ठाउँमा एउटा सड्ने र नगर्ने फोहोर वस्तुहरूको व्यवस्थापनका लागि अब यस्तै जङ्क फुडहरू छन् जङ्क फुडबाट आउने वातावरण विद्यमान अवस्थामा त्यो जङ्क फुडबाट प्लास्टिकका टुक्राहरू त्यस्तै फालेको अवस्थामा छन् त्यस्तो रहिरहने भने अहिलेको दस वर्षपछि खेती जमिन रहँदैन सब खेतमा प्लास्टिक प्लास्टिक हुन्छ यसले गर्दाखेरि यो घर व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका दिनुपर्छ र यो स्थानीय सरकारले केही पर्सेन्ट वडामा गाउँमा र केही विद्यालयमा एउटा खानेपानी शुद्धको लागि अब छात्राहरूको लागि मैत्री मातृभाष शौचालयहरू खानेपानीका शौचालयका व्यवस्थाहरू पोषण सम्बन्धीका विभिन्न किसिमका सेमिनारहरू दिँदै हो भने यो स्थानीय सरकारले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ नमस्ते म कल्पना भट्ट स्वास्थ्यको क्षेत्रमा सुधार गर्नको लागि चाहिँ स्थानीय सरकारले सर्वप्रथम त यहाँ भएका मानिसहरूलाई गाउँ वर्गको महिला वर्गलाई चाहिँ शिक्षाको कमी छ जसले गर्दा स्वास्थ्य सम्बन्धी शिक्षा दिनुभन्दा पहिले उहाँलाई चाहिँ जनरल आफू हुने नलेजहरू दिनु पर्यो के कारणले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 पनि सक्नुहुनेछ यसपछि राष्ट्रिय खबरका लागि साँझ साढे सात बजी साझा खबर सुन्न सक्नुहुनेछ हवस् त समाचार बुलेटिनबाट हामी दुई विदा हुन्छौँ नमस्कार